देशका चारवटा निर्वाचन क्षेत्रमा अहिले उपनिर्वाचनमा मतदान चलिरहेको छ बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्नेछ गत मङ्सिर चार गते सम्पन्न भएको निर्वाचनमा दुई दुई स्थानबाट विजय उम्मेद्वारले छाडेका चितवन क्षेत्र नम्बर चार काठमाडौँ दुई बर्दिया एक र कैलाली छमा उपनिर्वाचन भएको हो चुनावका लागि निर्वाचन आयोगले चारवटा निर्वाचन क्षेत्रका एक मतदान स्थलमा रहेका तिन मतदान केन्द्र केन्द्रमा तीन हजार पाँच सय बिस कर्मचारी खटाएको छ ती क्षेत्रमा दुई लाख पाँच हजार तिन सय चार मतदाताका बीच छयत्तर उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् फोटोसहितको मतदाता नावलीमा नाम भएका नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमति पत्र वा सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका परिचय पत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता महेश्वर नेवानीले जानकारी दिनुभयो चार निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दलका साठी र सोह्रजना स्वतन्त्र गरी छयत्तरजना उम्मेद्वार प्रतिस्पर्धामा छन् चुनाव हुने क्षेत्रमा प्रवेश अनुमति पाएका सवारी साधन बाहेक अरू गाडी चलाउन निषेध गरिएको छ भने प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको छ सबै क्षेत्रमा विद्युतीय मेसिनबाट मतदान भएकाले चौबिस घण्टामै परिणाम आउने आयोगले जनाएको छ मङ्सिर चार गते भएको संविधान सभाको निर्वाचनमा दुई ठाउँबाट विजयी नेताहरूले एक ठाउँ छाडेपछि खाली भएको क्षेत्रमा उपनिर्वाचन भएको हो यसैबीच संविधान सभाको उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर चारमा विभिन्न एघारवटा राजनैतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसका तर्फबाट रामकृष्ण घिमिरे नेकपा एमालेका तर्फबाट पार्वती रावल र एकीकृत नेकपा माओवादीका खुसीराम पाखरिनबीच मुख्य प्रतिस्पर्धा रहेको छ चितवन क्षेत्र नम्बर चारमा पैँसठी हजार दुई सय उनासे मतदाता रहेका छन् चितवन क्षेत्र नम्बर चारमा एकतिस मतदान स्थल र एक्कासीवटा मतदान केन्द्र रहेका छन् सवारी सदनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन क्षेत्र नम्बर चारलाई ब्लक गरी चौधवटा नाका समेत बनाएको छ निर्वाचन शान्तिपूर्ण र धाँधली रहित बनाउनका लागि सहायक प्रमुख जिल्लाधिकारी शिव शम्भराम गेलालको समजगत्वमा अनुगमनका लागि विशेष टास्क फोर्स समेत बनाइएको छ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समिति सक्रिय भएको छ समिति अन्तर्गतका उपसमिति औपचारिक छलफलमा छन् भने समितिले दलहरूबीच अनौपचारिक छलफल सुरु गरेको छ हिजो प्रमुख तीन दल र मधेसवादी दलसँग छलफल गरेको माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको समितिले आज संविधान सभामा रहेका दलहरूसँग छलफल गर्नेछ दिउँसो हुने छलफलमा संविधान सभामा विवादित रहेका विषय र संविधान निर्माण प्रक्रियाका विषय विषयमा सुझाव लिइनेछ त्यसअघि बिहान सहमति र असहमतिका विषयलाई छुट्याएर सहमति जुटाउने जिम्मा पाएको समितिको बैठक बसिरहेको छ उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि आफन्तले पोखराको मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका छन् सुत्केरी सीतागिरीको ज्यान जानुको कारण नबताएको र अस्पतालले आफ्नो गल्ती पनि नस्वीकारेको भन्दै आफन्तले आज बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका हुन् लापरवाहीले शुक्रबार सीताको ज्यान गएको भन्दै आफन्तले छानबिनको माग गरेपछि अस्पतालले मृत्युको कारण शनिबार सार्वजनिक गर्ने भन्दै आन्तरिक समिति बनाएको थियो थियो तर समितिले पनि कुनै कारण दिन नसकेपछि मृतकका आफन्त थप आक्रोशित भएका छन् मृतकका आफन्तले शान्तिपूर्ण रूपमा आफ्ना कुरा राख्दा अस्पतालले व्यवस्था गरेकाले अब कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् पीडित पक्ष र अस्पताल प्रशासन बीच शनिबार दिउँसो भएको वार्तामा सुत्केरीको मृतकको कारण दिन नसकेको वार्ता संयोजक रमेश गिरीले बताउनुभयो रूपन्देहीकी तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जेटिभीबाट प्रसारण भएको reality show D I D I D little मास्टर्सको उपाधि जितेकी छन् गैराती भएको फाइनलमा अरू तिनजना प्रतिस्पर्धीलाई पछि पार्दै एघार वर्षीय तेरियाले उपाधि जितेकी हुन् प्रतियोगितामा अनुष्का छेत्री दोस्रो भइन् अडिसन राउन्डदेखि नै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी तेरियाले चौध वर्षसम्मका चालिस हजारभन्दा बढीलाई पछि पारेकी हुन् मुम्बईमा भएका तिनवटा अडिसन नयाँ दिल्लीमा भएको टेलिभिजन अडिसनमा एक सय दुईजना कोरियोग्राफ राउन्डमा छत्तिसजना मेगा राउन्डमा उत्कृष्ट सोह्र तथा अन्तिम राउन्डमा उत्कृष्ट दसमा पछि दसमा पर्दै उनी फाइनलमा पुगेकी थिइन् डिआइडी लिटिल मास्टर्समा पुग्ने तेरिया पहिलो नेपाली समेत भएकी छन् प्रतियोगिताको उपाधिसहित उनले पचास लाख भारतीय रुपियाँ र एउटा कार पाएकी छन् बैटबलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिसल्यान्ड भूपो सैनिक विद्यालयमा पाँच कक्षामा अध्ययनरत छिन् देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ दुई दिन अघि नेपाल प्रवेश गरेको मनसुनको प्रभाव देशका पूर्वी मध्य र पश्चिमका केही भागमा मात्र परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सुदूरपश्चिम लगायतका देशका केही ठाउँमा मनसुन पुग्न अझै केही दिन लाग्ने मौसमविद राजु प्रदङ्गनाले जानकारी दिनुभयो अहिले देशका पूर्वी मध्य र पश्चिममा केही मात्र मनसुनको प्रभाव परेको र सुदूरपश्चिम क्षेत्रमा मनसुन नपुगेको मौसमविद प्रदाङ्गनाले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीसहित पाँचवटा कम्युनिस्ट पार्टीबीच राष्ट्रिय राजनैतिक अभियानमा कार्यगत एकता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 त्रियासीजना विरुद्धको फैसलामा पुनर्विचार नगरिएको अधिकारीहरूले जनाएका छन् गत वर्षको जुलाईमा राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सेनाले राज्य सत्ता हातमा लिएपछि हालसम्म मुस्लिम बर्दरहुड पार्टीका थुप्रै कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाइएको छ खेल समाचार सङ्घर्षपूर्ण खेलमा इरानलाई एक शून्यले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ गैराती भएको समय एफको खेलको अन्तिम समयमा लियोनेल मेस्सीको गोलको मद्दतले इरानलाई हराउँदै अर्जेन्टिनाले अन्तिम सोह्रमा स्थान पक्का गरेको हो सजिलोसम्म रहेकाले अर्जेन्टिना सहजै दोस्रो चरणमा प्रवेश गर्ने अनुमान गरिए पनि त्यसो भएन अर्जेन्टिनाले इरानलाई हराउन निकै मेहनत गर्नु पर्यो खेलको अन्तिम समयमा लियोनल मेस्सीले गरेको एकमात्र गोलमा अर्जेन्टिना विजयी भयो र इज्जत जोगियो निकै उत्कृष्ट प्रदर्शन गरेको इरानी डिफेन्स लाइन र इरानी गोलरक्षकले एकानब्बेौँ नेटमा मेसीले गरेको प्रहारको कुनै अनुमान लगाउन सकेनन् र मेसीले डिबक्स भन्दा बाहिरबाट प्रहार गरेको बल सिँदै जालीमा छिरियो सम्म एफमा यसअघि अर्जेन्टिनाले बोस्निया हर्जगोभिनालाई दुई एकले हराएको थियो भने इरानले नाइजेरियासँग गोलरहित बराबरी खेलेको थियो एक खेल बाँकी रहेको अवस्थामा इरानको पनि नकआउट चरण प्रवेशको सम्भावना बाँकी नै छ यस्तै विश्वकप फुटबलको समाजिकको खेलमा जर्मनी घानासँग दुई दुई गोलको बराबरीमा रोकिएको छ नतिजापछि जर्मनीको दुई खेलबाट चार अङ्क भएको छ भने घानाले एक अङ्क बटुलेको छ आज बिहान भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरे समझीमा जर्मनीले यसअघिको खेलमा पोर्चुगललाई चार शून्यले हराएको थियो भने घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो घाना र जर्मनी बीचको खेल बराबरीसँगै यस समयमा चारवटै देशको दोस्रो चरण प्रवेशको सम्भावना कायमै छ यसबीच बोस्ने हर्ज गोभिना विश्वकप फुटबलको संरचरणबाट बाहिरिएको छ अघिल्लो खेलमा अर्जेन्टिनासँग दुई एकले पराजित नवप्रवेशी टिम आज बिहान भएको खेलमा नाइजेरियासँग एक शून्यले हारेपछि संरचरणबाट घर फर्किएको हो विश्वकप फुटबलमा आज राति र भोलि बिहान पनि तीनवटा खेल हुने भएका छन् पहिलो खेल अन्तर्गत राति पाउने दस बजे बेल्जियम र रुस बीच हुनेछ भने दोस्रो खेलमा राति पाउने एक बजे दक्षिण कोरिया र अल्जेरिया भेट्दा भोलि बिहान पाउने चार बजे पोर्चुगल र अमेरिका आम्ने सामने हुनेछन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चितवनसहित देशका चारवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन जारी मतदान सम्पन्न भएको चौबिस घण्टामै नतिजा आउने मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने केही ठाउँमा मनसुन पुग्न अझै बाँकी दक्षिण कोरियामा एक सैनिकद्वारा पाँच सहकर्मीको हत्या इजिप्टमा मुस्लिम वर्दणका एक सय त्रियासी जना समर्थकलाई दिएको मृत्युदण्डको सजाय पुनर्विचार नहुने र अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश आज राति बेल्जियम र रुस तथा दक्षिण कोरिया र अल्जेरिया भिड्ने हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचार को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलवर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास